Concert at 7 p.m. by Kutumba, Nine Da NSK, Visa Boydia and Roxitar, and from France specially for the occasion, Trio and Lojo Trio. Don't miss documentaries, artist performances, scientific roundtables, photo exhibition, and more. For more, log on planetnepal.org.np.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 पाइने भयो कि आमा ए हो र कान्तिपुर टेलिभिजन अब अमेरिकामा पनि हो चाँडै नै अमेरिकामा कान्तिपुर टेलिभिजन खाउला पिउला अब कोका कोला पिउला अनि सँगै रम्पम खाउला अब हरेक डेढ लिटर कोका कोला फ्यान्टा वा स्प्राइटको पेट बोटलसँग रु तेह्र पर्ने रम्पम चाउचाउ सित्तैमा कोका कोला र कोक द कोका कोला कम्पनीका रजिस्टर्ड ट्रेडमार्कहरू हुन् यस प्रावधानका लागि शर्तहरू लागू हुनेछन् आज बल्ल दसैँको सपिङ सिद्धियो अब भने ढुक्क भए तिमीलाई दसैँको सपिङ गर्न पनि यति टाइम लाग्यो होइन के गर्नु काठमाडौँ घुम्नु पर्यो कतै पाइएन United World Trade Center Tripureshwor गएको त्यहाँ बुवाको लागि सुट छोराको लागि रेडिमेड कपडा मेरो लागि साडी र तपाईँको लागि फर्मल वेयर जुत्ता पनि ल्याए नि United World Trade Center Tripureshwor a complete shopping for your family slamming, slamming and jamming, slamming and jamming, continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. चुपचाप चुपचाप तिमी मेरो नजिकमा चुपचाप चुपचाप तिमी मेरो नजिकमा केही भन्नु छ केही सुन्नु छ केही भन्नु छ केही सुन्नु छ मिठा मिठा मायाको कुरा गर्नु छ बिस्तारै बिस्तारै तिमी मेरो हृदयमा बिस्तारै बिस्तारै तिम्रो भित्मारी नियालो छ सुख सुखाउँदा औलाहरू मायाले मुसर्नु छ चुप छ चुप छ तिमी मेरो यात्रामा जिन्दगीमा आऊ बिस्तारै Destare, destare, te mi miro, de mi maúl. Destare, destare. तपाईँ यो माया भन्ने चिज यस्तै हो सुन्दै हुनुहुन्छ रेडियो राष्ट्रको radio Kantipur ninety six point one one one point eight mega अनि रेडियो कान्तिपुर डट कममा नेपालैभरि अनि संसारैभरि आज नेपालीहरूको महान पर्व बडा दशैंको फूलपातीको एउटा विशेष दिन यो दिनको पनि तपाईँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु रेडियो राष्ट्रको रेडियो कान्तिपुरको तर्फबाट सबिनाको अनुपस्थितिमा म भूपेन्द्र छु तपाईँले सुन्नुभएको थियो दिउँसो दुई बजेसम्म सबिनाले गोर्खाको मनोकामनाबाट प्रत्यक्ष प्रसारण गरिरहेकी थिइन् तसर्थ सबिना आज कार्यक्रममा छैनन् आज तपाईँलाई मैले सुमधुर नेपाली र हिन्दी गीत संगीतहरू सुनाइरहेको छु यो क्रमलाई फेरि पनि जोड्छु कुछ ख्वाब देखे हैं कुछ रंग सोचे हैं अब मैंने कल अपने तेरे संग सोचे हैं इस राह में जब भी तू साथ होती है किस्सों के पन्नों सी हर बात होती है रूह जो हुई मेरी फिदा तो पल में उठी कोई सदा के दिल से हुआ जुदा जुदा टूटा मैं इस तरह सुनी कहीं Trânsito. खरिद गर्दा पाइने लकी नम्बरलाई आठ हजार नम्बरमा एसएमएस गरेर डेली लक ड्रमा जित्न सकिन्छ एउटा मोबाइल पनि साथमा क्यास डिस्काउन्ट त छँदैछ एनटिसी को सिडिएमए फोनबाट भने सन्तानब्बे एक्काइस बिस चार नौ सयमा एसएमएस गर्नु स्पाइस किनौ स्पाइस जितौ सिङ्गल अफर डबल उपहार नगद छुटको साथमा हरेक दिन मोबाइल पुरस्कार वारेन्टीका लागि ब्याट बिल लिन नबिर्सिनुहोला स्पाइस मोबाइल छ विश्वास र शक्ति विशाल बनाउनु छ हामी सबले नयाँ सबैको चाहना बिर्सिने सबैको रोजाइ बिर्सिने शक्तिको एकदम पक्का स्वरूप दृश्यमे लक्ष्मीलाई हेर न किनमेल गर्दा दुई रुपियाँ पनि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 पाइनु भयो सबै खबर राखिहाल्छु नि अनि हामी सबै मिलेर हेर्छौ अनि छोराछोरीले नि सबै सिक्न पाउँछन् आमा झन् देखाइ देखाइ सिकाउन पाइनु भयो कि आमा ए हो र कान्तिपुर टेलिभिजन अब अमेरिकामा पनि हो चाँडै नै अमेरिकामा कान्तिपुर टेलिभिजन अन गाडी चलाउँदा कहिले पनि मोबाइलमा कुरा नगरौँ र तिनको म्याडङ्गल पनि नखोलौँ <laughs> किनकि होसै उडाउने स्वाद छ तिनको नै म्याडङ्गलमा <laughs> तिनको नै mad angles from the makers of oven fresh cookies पाँच स्वादमा उपलब्ध छ राम्रो र नराम्रो भन्दा माथि हुन सकु यो कलिलो तर परिपक्क आवाज आजको कान्तिपुर सङ्गीत डबलीमा रजिना रिमाल पोहर साले खुसी फता जतन गरी रातको दस बजेदेखि बजे बजेसम्म सुन्ने प्रयास गर्नुहोला साँझ झलिरहेछ आउँदैछ झुल this is 96.1 Kantipur FM. 24 hours a day. Kantipur FM presents the program Full of Love. हजुर, कान्तिपुर FM प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम फेरि पनि यहाँलाई स्वागत छ यो माया भन्ने चिज यस्तै होमा आज सबिनाको अनुपस्थितिमा म भूपेन्द्र छु कार्यक्रमलाई प्रायोजन गरेको छ बज भोइस च्याटले यसका बारेमा सबिनाले तपाईँलाई आगामी हप्ता विस्तृत रूपमा जानकारी गराउनेछिन् आजको कार्यक्रममा भने तपाईँलाई मैले सुमधुर नेपाली अनि हिन्दी गीत संगीतहरू सुनाइरहेको छु फेरि पनि तपाईँलाई यस्तै गीत संगीतले साथ दिन्छु यी गीत संगीतले तपाईँको विजयादशमीलाई अझै मंगलमय बनाउनेछन् प्यार हो तुम चैन हो करार हो मेरा इश्क हो मेरा प्यार हो quiero मेरा प्यार हो मेरा प्यार हो स्पाइस जितनू से है बेच्ने मोबाइल जित्ने मौका छ अब दिनदिनै स्पाइस मोबाइल खरिद गर्दा पाइने लकी नम्बरलाई आठ हजार नम्बरमा एसएमएस गरेर डेली लक ड्रमा जित्न सकिन्छ एउटा मोबाइल पनि साथमा क्यास डिस्काउन्ट त छँदैछ एनटिसीको सिडिएमए फोनबाट भने सन्तानब्बे एक्काइस बिस चार नौ सयमा एसएमएस गर्नु होला स्पाइस किनौ स्पाइस जितौ सिङ्गल अफर डबल उपहार नगद छुटको साथमा हरेक दिन मोबाइल पुरस्कार वारेन्टीका लागि ब्याट बिल लिन नबिर्सिनुहोला Spice mobile do do do do.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 मिलेर हेर्छौँ अनि छोराछोरीले नि सबै सिक्न पाउँछन् आमा झन् देखाइ देखाइ सिकाउन पाइने भयो कि आमा ए हो र कान्तिपुर टेलिभिजन अब अमेरिकामा पनि हो चाँडै नै अमेरिकामा कान्तिपुर टेलिभिजन रोहन जान्छ स्कुलमा रम्पमली साथमा रम्पम खाने सुन पाउने सुन्छ उसको हातमा आज ड्याडीको पालो हो उहाँ अफिस भो रम्पम खाने सुन पाउने यिनीहरूको बानी हो हेर्नुहोस् आज मम्मीलाई साथमा छ हर्के दाई तन्नै सुन पाएर झन् दुवैजना मख छन् रम्पम एभ्री डे रम्पम खानुस् दस तोलासम्म सुन जित्नुहोस् अब रम्पममा छ हरेक दिन सुन जित्ने मौका Slamming, slamming and jamming, slamming and jamming, continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. FM presents the program full of love हजुर कान्तिपुर एफएम प्रस्तुत गर्दछ माया नै मायाले भरिएको कार्यक्रम हवस् नै गीत सङ्गीतहरू सुनाउँदा सुनाउँदै आजको यो माया भन्ने चिज यस्तै होबाट छुट्टिनु पर्ने बेला भएको छ तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हाम्रो महान पर्व बडा दशैँ सबैको घरमा भित्रिएको छ बडा दशैँलाई अझै हर्षोल्लासका साथ मनाउनुहोस् अझै मङ्गलमय बनाउनुहोस् सुस्वास्थ्य शान्ति अनि दीर्घायुको कामना गर्नुहोस् र आनन्दको जीवन जिउनुहोस् जुन जीवनलाई मायाले घेरेको होस् जुन जीवनलाई मायाले चुमेको होस् जहाँ माया फुलेको र फैलेको होस् यही कामनासहित आजको बज भोइस च्याटद्वारा प्रायोजित यो कार्यक्रम माया भन्ने चीज यस्तै होबाट सहकर्मी दीपकसँगै म भूपेन्द्र आज्ञा माग्छु नमस्ते शुभरात्री ही सक्ने मनका कुरा नपोखी गुम्साई राखु त फेरि आफैलाई खोज्ने तिखा छोरा ए मनका कुरा मन मनका कुरा ए त फेरि आफैलाई खोज्ने तिखा छोरा ए मनका कुरा ए मनका कुरा